मङ्सिरमा हुने भनेको संविधान सभा निर्वाचनमा नागरिक उत्साहित नभएको कार्टर सेन्टरको निष्कर्ष योग्य नागरिकलाई चुनावबाट वञ्चित नगर्न आग्रह चुनावको मिति तोक्न बसेको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बिना निष्कर्ष सकियो मन्त्री परिषदका अध्यक्ष रेग्मी रेग्मीमाथि अनावश्यक शङ्का गर्न नहुने कंग्रेस उपसभापति पौडेलको भनाई सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको नेकपा माओवादीका सचिव गुरूङको दावी बढ्दो गर्मीका कारण चितवनको जनजीवन प्रभावित नवलप्रासीको चोरमारामा ट्रकले च्यापेर एकजनाको ज्यान गयो चीनको एक पोल्ट्री प्लान्टमा भएको आगलागीमा परि कम्तीमा एक सय बाह्रजनाको मृत्यु युरोपका विभिन्न मुलुकमा बाढी पहिरोमा परि मानिसहरूको मृत्यु हुन थालेपछि आपतकालीन स्थितिको घोषणा र गोर्खा कप फुटबलको क्वार्टर फाइनल प्रवेश गर्ने आरसिटीको सम्भावना बलियो नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा अमेरिकी भूतपूर्व राष्ट्रपति जिमी कार्टर संस्थापक रहेको कार्टर सेन्टरले नेपालमा मङ्सिरमा हुने भनेको संविधान सभा निर्वाचनलाई लिएर नागरिकमा उत्साह नभएको जनाएको छ त्यस्तै उसले सरकारी तयारी र राजनैतिक सहभागिता निर्वाचनका लागि पर्याप्त नभएको निष्कर्ष निकालेको छ सेन्टरले देशका विभिन्न स्थानमा निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली पर्यवेक्षण पर्यवेक्षणपछि उक्त निष्कर्ष निकालेको हो पोखरामा आज प्रतिवेदन सार्वजनिक गर्दै कार्टर सेन्टरले निर्वाचन आयोग नेपाल सरकार राजनैतिक दल र नागरिक समाजलाई संविधान सभा निर्वाचनका लागि प्रारम्भिक प्रक्रिया थाल्नु अघि केही सुझाव पनि दिएको छ धेरैलाई नागरिकता वितरण र मतदाता शिक्षाप्रति जानकारी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ देशभरि नै नागरिकताको समस्याका कारण धेरै योग्य नागरिक मतदानबाट वञ्चित हुने अवस्था आएको भन्दै सेन्टरले त्यसप्रति गम्भीर हुन आग्रह गरेको छ कार्टर सेन्टरका नेपाल निर्देशक डेभिड हमिल्टनले मतदाता नामावली सङ्कलन गर्न जानुअघि यस सम्बन्धी शिक्षा र प्रचार प्रसार गर्न सुझाव दिनुभयो निर्वाचन आयुक्त डाक्टर रामभक्त पीभी ठाकुरले मङ्सिर अगाडि नै निर्वाचन गराउने अभियानमा निर्वाचन आयोग जुटेको बताउनु भएको छ उहाँले वर्तमान सरकार र निर्वाचन आयोगको मूल कार्य निर्वाचन गराउनु भएको भन्दै निष्पक्ष भयरहित र विश्वसनीय निर्वाचन गराउन आयोगले पूर्ण प्रतिबद्धताको साथ कार्य गरिएको बताउनुभयो आज वीरगंजमा आयोजित पत्रकार भेटघाटमा आयुक्त ठाकुरले मुलुकमा देखिएको विद्यमान समस्याको निकासका लागि निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै सरकार राजनैतिक दल र आम नागरिक सबैको चासो अहिले निर्वाचन भएकाले तोकिएको समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो आयुक्त ठाकुरले सबै नेपाली नागरिकले सहज रूपमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्न आयोगले वृद्ध वृद्ध र अपाङ्ग मैत्री निर्वाचन प्रणालीको विकास गर्न लागेको उल्लेख गर्नुभयो संसारकर्मीद्वारा सोधेको एक प्रश्नको जवाफमा आयुक्त ठाकुरले आम नेपाली र अन्तर्राष्ट्रिय समुदायको दबाव पनि निर्वाचनको पक्षमा भएकाले अन्तिममा नेकपा माओवादी पार्टी पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो विवादित विषयमा सहमति जुटाएर संविधान सभाको मिति तय गर्न बसेको उच्च स्तरीय राजनैतिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ नयाँ भानेश्वरमा आज बिहान बसेको बैठकमा दलहरूले आफ्नो अडान नछाडेपछि कुनै निर्णय हुन नसकेको हो बैठकपछि कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान सभा सदस्य संख्या चार सय एकानब्बे नै कायम गर्ने लगभग सहमति नजिक पुगेको बताउनुभयो दलहरूबीच थ्रेस होल्ड र उम्मेद्वार हुनका लागि चाहिने योग्यताका विषयमा कुरा मिल्न सकेको छैन नेपाली कङ्ग्रेस र एमाले थ्रेस होल्ड राख्नुपर्ने अडान राखेका छन् भने एकीकृत नेकपा माओवादी र मधेसी मोर्चा त्यसको विपक्षमा छन् कुरा नमिलेपछि आउँदो चौबिस गते बस्ने गरी बैठक सकिएको एमाले अध्यक्ष एवं समितिका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो यसबीच पूर्व प्रधानमन्त्री तथा एमा उपाध्यक्ष बाबुराम भट्टराईले उच्च स्तरीय राजनैतिक समितिको बैठकलाई कर्मकाण्डको संज्ञा दिनुभएको छ समितिको बैठकपछि ट्वीट गर्दै उहाँले समिति बैठक निर्वाचन हुन नदिन आत्मघाती मार्गतर्फ गइरहेको बताउनु भएको हो उच्च स्तरीय राजनैतिक समितिको बैठकको कर्मकाण्डमा सहभागी भएर अहिले म लज्जा र असहाय बोध गरिरहेछु ट्वीट गर्दै उहाँले भन्नुभएको छ पुरानी रटान र निर्वाचन नगर्ने आत्मघाती मागतर्फ हिँडेको सुनिरहेछु निर्वाचन मिति घोषणा गर्ने अपेक्षा गरेको समिति बैठकमा विवादित विषयहरूमा सहमति जुट्न नसकेपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो निर्वाचनको मिति घोषणा नगरी अन्य विषयमा अल्झन खोज्नु निर्वाचन टार्ने षड्यन्त्र हुन सक्ने बुझाइ भट्टराईको रहेको उहाँका सहयोगी विश्वदीप पाण्डेले बताउनुभयो राष्ट्रपति डाक्टर रामवरण यादव र मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ रेग्मी सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै आउनुभएका यादवले राष्ट्रपतिलाई शीतल निवासमा पुगेर भेट गर्नुभएको हो नेता यादवले बादड़का फुकाउ आदेश खारेज हुनुपर्ने र समानुपातिक उम्मेद्वारको सिट संख्या घटाउन नहुने अडान राख्दै आउनु भएको छ रेग्मी सरकार गठन भएपछि राष्ट्रपति यादव केही दिन यता राजनैतिक रूपमा निष्क्रिय देखिनु भएको अवस्थामा नेता यादवसँग उहाँको भेटवार्ता भएको हो नेपाली कंग्रेस उपसभापति रामचन्द्र पौडेलले मन्त्री परिषदका अध्यक्ष खिरराज रेग्मीमाथि अनावश्यक शंका गर्न नहुने बताउनु भएको छ दाङ्गो भालुवाङमा आयोजित कार्यक्रममा पौडेलले वर्तमान सरकारले नै चुनाव गराउने बताउनुभयो सबै दल मिलेर बनाएकोले यो सरकारमाथि शंका नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो मुलुकमा स्थायित्व र विकासका लागि नेपाली कंग्रेस पार्टीको पहिलो पार्टी बन्नुपर्ने भन्दै उहाँले कंग्रेस बिना अरू कुनै पनि पार्टीले मुलुकलाई निकास दिन नसक्ने दावी गर्नुभयो पौडेलले मंगिरसम्ममा चुनाव हुने भन्दै त्यसै विषयमा केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो यस्तै नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले सर्वोच्च अदालत कार्यपालिका प्रमुखको छायामा परेको ठोकुवा गर्नुभएको छ सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले दिएको अदालत वर्तमान मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीको छायामा भने अभिव्यक्तिमाथि टिप्पणी गर्दै कोइरालाले यस्तो ठोकुवा गर्नुभएको हो सर्वोच्च अदालतका कायमुकाम प्रधान न्यायाधीशले रेग्मी सर्वोच्च अदालतमा फर्की आफूले राजीनामा दिने उहाँले बताउनु भएको थियो पार्टी सुदृढीकरण अभियानका क्रममा आज नेता कोइरलाले नेविसङ्घले लाहानमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भन्नुभयो यदि साँच्चै नै सर्वोच्च अदालतमा रेग्मीको भूत छैन भने कायमुकाम प्रधान न्यायाधीश रेग्मी विरुद्धको रिटमाथि सुनवाई गर्ने आँट देखाओस् रेग्मी विरुद्ध परेको रिटको सुनवाई सर्वोच्च अदालतमा सरेको सरै छ उहाँले भन्नुभयो यस सम्बन्धमा के न्यायाधीश गिरीश चन्द्र लाल दासले माथिको आदेश भन्दै दिएको अभिव्यक्तिले न्यायालय कसरी स्वतन्त्र छ भन्नु लोकतन्त्रको आधार स्तम्भ मध्य शक्ति पृथकीकरण पनि एक भएकाले सर्वोच्च अदालत र कार्यपालिकाको प्रमुख एउटै व्यक्ति हुनु लोकतन्त्र विरुद्ध हो उहाँले भन्नुभयो मन्त्री परिषदका अध्यक्ष रेग्मीले प्रधान न्यायाधीशको पदबाट राजीनामा दिएर संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गर्नुपर्छ नेकपा माओवादीका सचिव देव गुरुङले अब सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको बताउनु भएको छ संयुक्त जनआन्दोलन परिचालन समिति कास्कीले पोखरामा आज आयोजना गरेको प्रतिगमन र निर्वाचन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो उहाँले भन्नुभयो कार्यपालिका सकियो न्यायपालिकालाई अपाङ्ग बनाइयो अब सुरक्षा निकाय ध्वस्त हुन मात्र बाँकी छ यो सरकारले काम गर्न नसकेकोले सुरक्षा निकायले शासन सञ्चालन गर्ने भनेर घोषणा गरे पनि अचम्म पर्नुपर्ने अवस्था नरहेको रहेको गुरुङले बताउनुभयो प्रतिगमन र निर्वाचन विषय कार्यपत्र समेत प्रस्तुत गरेका गुरुङले यो सबै बाहिर शक्तिको डिजाइनमा चलेको बताउनुभयो वंशजको आधारमा नागरिकता दिन थालिएर आप्रवासीलाई प्राथमिकता दिएर आदिवासीलाई अल्पमतमा पारी देशलाई सिक्किमी बनाउन लागि आरोप गुरुङको थियो ए माओवादीले आफ्नो पार्टीले संस्थागत रूपमा कुनै पनि स्थानमा चन्दा सङ्कलन नगरेको दावी गरेको छ माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्नो पार्टीले कहीँ कतै पनि चन्दा नउठाएको र जबरजस्ती रूपमा चन्दा उठाएको भनेर गरेको प्रचारमा सत्यता नभएको बताउनु भएको छ संविधान सभाको निर्वाचनको वातावरण बनाउन आफ्नो पार्टी र पार्टीको शीर्ष नेतृत्व अहोरात्र खटिरहेको बेला चन्दा आतंक मचाएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको र सो प्रचारको पुष्टि गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ संविधान सभाको निर्वाचनको मिति घोषणा गर्न उच्च स्तरीय राजनैतिक समितिमा गम्भीर छलफल भइरहेको बेला कुनै पनि कोणबाट निर्वाचनलाई प्रभावित पार्ने खेलमा कोही पनि नलाग्न प्रवक्ता सापकोटाले आग्रह गर्नुभएको छ मुलुकमा राजनैतिक संक्रमण जारी रहेको बेला यस्ता गलत प्रचारले राजनैतिक वातावरण झन बिगार्ने ए माओवादीले बताएको छ अब पालो रिपोर्टको चितवनको कुम्रोज गाविसलाई देशकै पहिलो नमुना गोबर ग्यास गाविस घोषणा गरिएको छ कुम्रोजका अस्सी प्रतिशत घरमा गोबर ग्यास निर्माण भइसकेको छ जसले गर्दा वातावरण सन्तुलन वन वन्यजन्तु संरक्षण अनि खाना पकाउनको लागि दाउरा प्रयोग गर्दा हुने धुवाबाट महिलाहरूको स्वास्थ्य पनि स्वस्थ राख्न मद्दत पुगेको छ गोबर ग्यास प्लान्टले बहुआयामिक फाइदा पुगेको छ सहकर्मी ध्रुवराज खनालको एक रिपोर्ट हाम्रो जङ्गल जोगिरहेछ अहिले दाउरा उसीको मान्छेहरू लिएर आएको छैन महिलाहरूको पनि सुविस्ता भइरहेछ आगोमा बस्नु परेको छैन भात तरकारी पकाउन पुगिरहेछ यहाँ र जङ्गल पनि अब पहिला भन्दा धेरै बजेट भइसकेको छ पहिला भन्दा अहिले धेरै बजेट भइराखेका छन् जङ्गलहरू कुमरोज चारकी अस्मिता चौधरी मात्र होइन कुमरोज गाविसका अस्सी प्रतिशत मानिसहरू गोबर ग्यास निर्माण भएपछि दाउराकै लागि जङ्गल पर्ने बाध्यता हटेको छ भने महिलाहरूको स्वास्थ्य पनि स्वस्थ छ एक हजार सात सय पचास घरधुरी रहेको कुमरोज गाविसमा एक घरमा गोबर ग्यास निर्माण भइसकेको र बाँकी घरधुरीमा निर्माण कार्य जारी छ गोबर ग्यास प्लान्ट नबन्दा कुमरोजमा वार्षिक तीन टन दाउरा खपत हुने र गाविसका साठी प्रतिशत जनता दाउरा खोज्न जङ्गल जाने गरेका थिए गोबर ग्यास प्लान्ट निर्माण भएपछि संरक्षणको क्षेत्रमा पनि फाइदा पुगेको छ गोबर ग्यास प्लान्ट निर्माणले दाउरा लिन जङ्गल जानुपर्ने बाध्यता हटेको र त्यसबाट बचेको समय अन्य काममा खर्च गर्न पाउने भएकाले यसको बहुआयामिक फाइदा रहेको वन विभागका महानिर्देशक विश्वनाथ ओलीको बुझाइ छ मानव वन्यजन्तु द्वन्द्वमा कमी आउने र मानव स्वास्थ्यमा यसले अनुकूल प्रभाव पार्ने र दाउरा सङ्कलन गर्नको लागि जानुपर्ने समय बचत हुने र त्यो समयलाई हामीले अरू उत्पादनशील क्षेत्रमा लगाउन सक्ने हिसाबले यसको बहुआयामिक महत्व छ भन्ने कुरामा मेरो पनि सोच रहेको छ कुम्रुजका सबै घरधुरीमा गोबर ग्यास प्लान्ट निर्माण गर्ने अभियानले अहिले कुम्रुज गाविस देशकै पहिलो नमुना गोबर ग्यास गाविस बनेको छ दुई हजार पैसठी सालबाट गाविसमा गोबर ग्यास प्लान्ट निर्माण गर्न गर्न सुरु गरेका कुम्रुजवासी करिब पाँच वर्षपछि यो अभियानमा सफल भएका छन् बढ्दो सहरीकरण र वातावरणीय असन्तुलनबाट सिर्जित समस्याले विश्वको ध्यान तानिरहेको अवस्थामा वातावरण सन्तुलन नबिग्रने गरी वातावरण सुधारमा कुम्रुजवासीले देखाएको बाटो अन्य समुदायको लागि पनि पथ प्रदर्शक हुने वन तथा भू संरक्षण मन्त्री टेक बहादुर थापा घरतीको विश्वास छ र वातावरणीय असन्तुलनबाट सिर्जित शिक्षाले आज विश्वका ध्यान तानिरहेको अवस्थामा वातावरणीय सन्तुलन नबिग्रिने गरी मानवीय आवश्यकतालाई सम्बोधन गर्न विश्वमा कृत्रिम र जटिल तरिकाहरूबारे छलफल भइरहेका छन् तर आफ्नो तहबाट वातावरणीय सुधारमा एक कुमरोज गाविसका बासिन्दाले देखाएको बाटो आफैमा प्रशंसनीय छ यस्तै खालका अरू समुदायहरूका लागि समेत यो नमुना कार्य पथ प्रदर्शक हुनेछ भन्ने मेरो दृढ विश्वास गोबर ग्यास प्लान्टले मानव स्वास्थ्य आर्थिक वन तथा वन्यजन्तु संरक्षण र वातावरण सुधारमा मद्दत पुगेको छ नै यसै गरी नै कुम्रोजवासीले सुरु गरेको अभियानको सिको गर्दै हातमा हात मिलाएर अघि बढे वन्यजन्तु तथा वातावरण संरक्षणसँगै आम नेपालीलाई पनि फाइदा पुग्ने थियो अब बाँकी समाचार मन्त्री परिषदका अध्यक्ष राज रेग्मीले आफू चुनावको मिति तोक्न र चुनाव गर्न आतुर रहेको बताउनु भएको छ रेग्मीले चुनावका लागि दबाव सिर्जना गर्न आग्रह पनि गर्नुभयो एकीकृत नेकपा माओवादीको भातृ संगठन यङ कम्युनिष्ट लेग वाइसेलको ज्ञापन पत्र बुझ्दै रेग्मीले चुनावका लागि दबाव सिर्जना गर्न आग्रह गर्नुभएको हो वाइसेलले मिति तोकेर संविधान सभा चुनावको वातावरण बनाउनु पर्ने माग गर्दै रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ दलहरूबीच थ्रेस होल्ड राख्ने नराख्ने लगायत लगायतका विषयमा विवाद भइरहेको बेला वाइसेलले पनि पुरानै व्यवस्था अनुसार चुनाव गर्न माग गरेको वाइसेल संयोजक गणेश मान जानकारी दिनुभयो वाइसेलले युवा नीति लागू गरी राष्ट्रिय युवा परिषद गठन गर्न पनि माग गरेको छ बढ्दो गर्मीका कारण चितवनको जनजीवन प्रभावित भएको छ गर्मीले गर्दा वृद्ध वृद्ध र केटाकेटी बढी समस्यामा परेका छन् भरतपुर अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ अस्पतालका मेडिकल रेकर्डर नारायण प्रसाद रिजालले गर्मीको सुरुवात भएसँगै बिरामीको चाप बढेको बताउनुभयो छिमेकी जिल्ला नवलप्रासी तनहु धादिङ मकवानपुर लगायतका जिल्लाबाट बिरामीहरू अस्पताल आउने गरेका छन् गर्मीकै कारण बजारमा सर्वसाधारणको आवाजात दिउँसोको समयमा एकदम कम देखिएको छ गर्मी बढेपछि केही विद्यालयले बिहानी कक्षा सञ्चालन गरी पठन पाठन गराइरहेका छन् यस्तै भरतपुर विमानस्थलका अनुसार चितवनको आजको तापक्रम पैँतिस डिग्री सेल्सियस रहेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको चोरमारामा ट्रकले च्यापेर एकजनाको ज्यान गएको छ परासीबाट धान लिएर नारायणगढतर्फ आउँदै गरेको ना दुई ख एक छ चार पाँच नम्बरको ट्रक पल्टदा ट्रकमा सवार रामग्राम दुईका सत्र वर्ष सूरज हरिजनको ज्यान गएको इलाका प्रहरीकाले नलप्रासीले जनाएको छ राजमार्गमा ट्रक पल्टेर च्याप्दा उनलाई निकाल्न झण्डै डेढ घण्टा लागेको प्रहरीले जनाएको छ मकवानपुरको चुरियामाई रातो माटेबाट संरक्षित वनजन्तु रेड पाण्डाको छालासहित चारजना पक्राउ परेका छन् तीनवटा रेड पाण्डाको झण्डै पैँतालिस लाख मूल्य बराबरको छालासहित खोटाङ डुम्रे धारापानीका पच्चिस वर्षीय थानेश्वर रिजाल ओकलढुङ्गा मोलिका चौवालिस वर्षीय भक्तबहादुर श्रेष्ठ तेह्रथुम आङ दिम दुईका छब्बिस वर्षीय तेजबहादुर लिम्बुरन सङ्खासभा जलजलाका पच्चिस वर्षीय पासाङ निमा शेर्पालाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको हो त्यस्तै हेटौँडा पाँच सानो पोखरामा रहेको दाल इलेक्ट्रोनिक्स पसलबाट चोरी भएका सहित प्रहरीले तीनजनालाई पक्रेको छ हेटौँडा चारका तेत्तिस वर्षीय श्याम भण्डारी उन्नाइस वर्षीय गुड्ड हुसेन र बिस वर्षीय राजु लामालाई प्रहरीले पक्रेको हो त्यस्तै विभिन्न स्थानमा संलग्न भई फरार रहेका तीनजनालाई पनि प्रहरीले पक्राउ गरेको छ हेटौँडा नौ चौध घरी बस्ने गोरीमाया हेटौँडा सार गर्दैका सुरज लोप्चन्द तथा मकवानपुर टार तिन बस्ने तेत्तिस वर्ष टेकन भन्ने रामलाल थिङलाई पक्राउ गरे गरेर मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रेक्षक गुप्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो आज सुनको मूल्य तोलामा दुई सय पचास रुपियाँ बढेको छ नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार छ सय रुपियाँ तोकेको छ आइतबार एक हजार रुपियाँ घटेर एकाउन्न हजार तीन सय पचास रुपियाँमा कारोबार भएको छापावाला सुन गत शुक्रबार एघार सय रुपियाँ बढेर कारोबार भएको थियो शुक्रबार छापावाला सुन तोलाको बाहन्न हजार तीन सय पचास रुपियाँमा कारोबार भएको थियो आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय पचास रुपियाँ बढेर एकाउन्न हजार तीन सय पचास रुपियाँमा कारोबार भइरहेको छ आइतबार तेजाबी सुन तोलाको एकाउन्न हजार एक सय रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य पनि तोलामा चार रुपियाँ बढेर कारोबार भएको छ महासङ्घका अनुसार चाँदी तोलाको चार चार रुपियाँ बढेर आठ सय चौरात्तर रुपियाँमा कारोबार भइरहेको छ अब केही छोटा खबरहरू विजय कुमार गक्षदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कास्कीका वरिष्ठ उपाध्यक्ष र सचिवसहित एकतिसजना कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका छन् लोकतान्त्रिकका कास्की अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीको व्यवहार चित्त नबुझेको भन्दै असन्तुष्ट कार्यकर्ता राजीनामा दिएर फोरम नेपालमा प्रवेश गरेका हुन् अवैध गर्भपतन गराउने सिन्धुली भद्रकालीकी एक युवतीलाई प्रहरीले पक्रेको छ भद्रकालीकी अठार वर्षीय सोभिता सुनवारलाई नौ महिनाको अवैध गर्भपतन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ कमलरी हत्या र कमलरीमाथि भइरहेको यौन शोषणको छानबिन गर्न माग गर्दै दाङ जिल्ला प्रशासन अगाडि धर्नामा बसेका कमलरीमाथि प्रहरीले हस्तक्षेप गरेको छ प्रहरीको लाठीचार्जबाट चारजना कमलरी गम्भीर घाइते भएका छन् प्रहरीले अस्सी जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ विद्यार्थीमाथि यो दुर्व्यवहार गरेको आरोप लागेका झापा दमक तेह्रको एक विद्यालयका शिक्षकलाई विद्यालयले निष्कासन गरेको छ मोरङको इटहरा सोमबारे घर भई हाल दमक तेह्रस्थित दमक आदर्श बोर्डिङ स्कूलमा कार्यरत शिक्षक अनिश कार्कीलाई विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयले निष्कासन गरेको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं कंग्रेस एमालेको आलटालका कारण चुनावको मिति तोक्न नसकेको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोपप्रति तपाईँको विचार के छ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 परि कम्तीमा एक सय बाह्रजनाको मृत्यु भएको छ सरकारी समाचार एजेन्सी सिन्वाका अनुसार जिलिन प्रान्तको मे स्थित बुड पोल्ट्री प्लान्टमा आज बिहान आगलागी भएको थियो आगलागी सुरु हुनुअघि इलेक्ट्रोनिक सिस्टममा तीनवटा विस्फोटको आवाज सुनिएको थियो पोल्ट्री प्लान्टमा रहेका करिब एक हजार कर्मचारीलाई भने उद्धार गरिएको छ युरोपका विभिन्न मुलुकमा भारी वर्षापछि आएको बाढी पहिरोमा परि मानिसहरूको मृत्यु हुन थालेपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ बाढी पहिरोमा परि चेक रिपब्लिकमा दुई र अस्ट्रेलियामा एकजनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् बाढीले थप क्षति नहोस् भन्दै चेक रिपब्लिकमा मुलुकभर र जर्मनीको पासाउ र रोजेन हेमसरमा आपतकालीन स्थितिको घोषणा गरिएको छ दक्षिण जर्मनी चेक दक्षिण जर्मनी चेक रिपब्लिक अस्ट्रिया र स्विजरल्याण्डमा नदीहरूमा पानीको बबा बहाव खतराको तहमा पुगेपछि हजारौं घरहरू खाली गरिएको छ जर्मनी र अस्ट्रियामा आपतकालीन सेवामा सेना परिचालन गरिएको बताइएको छ एउटा खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा नवलप्रासीको देशभक्त क्लबलाई पाँच शून्यले पराजित गर्दै आरसिटीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ आरसिटीका लागि सुमन लामाले ह्याट्रिक गरे भने रोशन लामेछाने र प्रदीप मल्लले समान एक एक गोल गरे यद्यपि यो समूहबाट कुन दुई टिम क्वार्टर फाइनलमा पुग्ने हुन् त्यसको निर्णय भने अहिले जारी थ्री स्टार र सशस्त्र प्रहरीको एपिएफ क्लब बीच खेलपछि मात्र हुनेछ यो समूहमा आरसिटी र थ्री स्टारको समान छ अङ्क छ भने एपिएफको तिन अङ्क छ अहिले जारी खेलमा एपिएफ विजयी भएमा गोल भिन्नताको आधारमा शीर्ष स्थानमा रहने दुई टोलीको क्वार्टर फाइनलमा पुग्नेछन् जारी खेलमा एपिएफ एक शून्यले अगाडि छ खेलको नौ मिनटमा गणेश लावतीले एपिएफको लागि पहिलो गोल गरेका छन् अहिले साठी मिनटको खेल सकिसकेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक मङ्सिरमा हुने बनेको संविधान सभा निर्वाचनमा नागरिक उत्साहित नभएको कार्टर सेन्टरको निष्कर्ष योग्य नागरिकलाई चुनावबाट वञ्चित नगर्न आग्रह चुनावको मिति तोक्न बसेको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बिना निष्कर्ष सकियो मन्त्री परिषदका अध्यक्ष रेग्मीमाथि अनावश्यक शङ्का गर्न नहुने कंग्रेस उपसभापति पौडेलको भनाई सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको नेकपा माओवादीका सचिव गुरुङको दावी बढ्दो गर्मीका कारण चितवनको जनजीवन प्रभावित नवलप्रासीको चोरमारामा ट्रकले च्यापेर एकजनाको ज्यान गयो चीनको एक पोल्ट्री प्लान्टमा भएको आगलागीमा परि कम्तीमा एक सय बाह्रजनाको मृत्यु युरोपका विभिन्न मुलुकमा बाढी पहिरोमा परि मानिसहरूको मृत्यु हुन थालेपछि आपतकालीन स्थितिको घोषणा र गोर्खा कप फुटबलको क्वार्टर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 पाँच मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस सम्झेर सौरा छु घरि घरि जाउँ सधैँ सम्झेर सौरा छु घरि घरि आयुर्वेदिक जगतमा नयाँ आयाम आयुर्वेदिक जगतमा नयाँ आयाम